नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट निर्वाचन कानूनमा सहमति जुटाउन पटक पटक छलफल गर्दै आएका मुख्य दलहरूले आज पनि छलफल गर्ने भारत भ्रमणमा रहनुभएका कंग्रेस नेता देउवाको राजनैतिक भेटघाट छानछाड शुरू न्याय परिषदद्वारा एकैपल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त लामो समयदेखि निष्क्रिय रहेको चितवनका एकचालिसवटा सहकारी खारेज संदिग्ध आक्रमणपछि बेलायतको लन्डनमा रहेका इस्लामिक केन्द्रमा प्रहरी सुरक्षा बढाइयो र कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्नटी मार्सिटी र बोयज युनियन क्लब प्रतिस्पर्धा हुने च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण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 दल त्यसको विपक्षमा छन् सरकारले पटक पटक सहमति जुटाउन आग्रह गरे पनि दलहरूले आफ आफ्नै अडान छाडेका छैनन् यसैबीच निर्वाचन कानूनका विषयमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कंग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग छलफल गर्नु भएको छ बिहान प्रधानमन्त्री निवास बालाटारमा भएको छलफलमा दलहरूले राखेको अडानले सरकारलाई अप्ठ्यारो भएको रेग्मीले बताउनु भएको छ रेग्मीको निजी सचिवालयका अनुसार कंग्रेस प्रदेश उपसभापति पौडेलले आजको बैठकबाट निकास आउन सक्ने आश्वासन दिनुभएको छ भारत भ्रमणमा जानुभएका नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आजदेखि राजनैतिक भेटघाट शुरू गर्दै हुनुहुन्छ आज उहाँले भारतीय विदेश सचिवदेखि कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ अहिले बिहान विदेश सचिव रञ्जन मथाईसँग वरिष्ठ नेता देवालले आफै बसेको स्थानीय सौर्य मौर्य होटलमा भेटवार्ता गर्नुहुनेछ आज देवालले विदेश मन्त्री सलमान खुर्सीसँग हैदराबाद हाउसमा लन्च मिटिङ गर्नुहुनेछ भेटमा नेपाल र भारतको परराष्ट्र सम्बन्ध नेपालको राजनैतिक जटिलता लगायतका विषयमा कुराकानी हुनेछ आज बेलुका देवाले भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन कंग्रेस नेता करण सिंहसँग पनि छलफल गर्नुहुनेछ आज बेलुका देवाले कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने तयारी छ भारत सरकारको औपचारिक निमन्त्रणमा कंग्रेस वरिष्ठ नेता देवा हिजो नयाँ दिल्ली पुग्नु भएको हो नेपालमा राजनैतिक संकट भइरहेको बेला भारतले नेताहरूले दिल्ली बोलाउनुलाई अर्थपूर्ण मानिएको छ देउवासँगै उहाँकी श्रीमती आर्जु देउवा र नेता विमलेन्द्र निधि पनि जानु भएको छ न्याय परिषदले एकैपल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त गरेको छ बैठकले पुनरावेदन तहमा असी र जिल्ला तहमा उनानब्बे न्यायाधीश नियुक्त गरिएको हो पुनरावेदनमा नियुक्त भएका मध्ये सडचालिस स्थायी र तेत्तिसजना अतिरिक्त पदका लागि नियुक्त गरिएको परिषदले जनाएको छ परिषदले पहिलो पटक निजामती र सैनिक सेवामा जस्तै न्याय सेवामा पनि खुल्ला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको हो परिषदले न्याय सेवा सरकारी वकिल अधिवक्ताबाट न्यायाधीश छनौट गरेको हो Thank you. नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेको बन्दको कारण काठमाडौँ परको विभिन्न पाँच जिल्लामा गाडी कम चलेका छन् संगठनले आज भक्तपुर काभ्रे सिन्धुपाल्चोक दोलखा र रामेछापमा बन्द आह्वान गरेको हो बन्दको कारण त्यस क्षेत्रमा सार्वजनिक गाडी चलेका छैनन् सार्वजनिक गाडी नचल्दा काम विशेषले यात्रा गर्नुपर्नेहरू समस्यामा परेका छन् निजी गाडी भने चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ट्राफिक नियमको पालना नगर्ने विरूद्ध ट्राफिक प्रहरीले चेक जाँचलाई कडाई गरेपछि यातायात मजदुरहरू आन्दोलनमा उत्रिएका गरेका हुन् पूर्वाधार विकास गरी ट्राफिक नियमलाई व्यवस्थित बनाउन पटक पटक माग गरे पनि सरकारले ध्यान नदिएको भन्दै मजदुर संगठनले बन्द आह्वान गरेको हो पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि सप्तरीमा बनाइएको स्वागतद्वारमा तोडफोड तथा आगजनी भएको छ तराई भ्रमणमा निस्केका शाहको स्वागतको लागि सप्तरीमा बनाइएको स्वागतद्वार गैराती संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड गरी आगो लगाएका छन् नेविसँग मधेसी विद्यार्थी फोरम नेपाल मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक अनि राष्ट्रिय नेकपा माओवादी निकटको अनि राष्ट्रिय क्रान्तिकारी लगायतका संगठनले नगर क्षेत्रमा निर्माण गरेका दर्जन बढी स्वागतद्वार तोडफोड गरी आगो लगाएका हुन् विद्यार्थीले पूर्व राजा शाह सप्तरी विद्यालय प्रवेश गर्न नहुने भन्दै भ्रमणको विरोध गरेका छन् विद्यार्थीहरूको विरोधसँगै पूर्व राजाको सप्तरी भ्रमण अन्यलमा परेको छ मूल आयोजक समितिका पदाधिकारीहरू समेत विहीन रहेकाले भ्रमण हुने नहुनेमा अन्यल देखिएको हो लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी पालन तीनवटा तरकारी तथा फलफूल उत्पादक एउटा पशुपालन सहकारी खारेजीमा परेका भक्तपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्देश्य र नौवटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेज भएका छन् नियम बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएको सहकारीलाई खारेज गरिएको कार्यालयका प्रशिक्षक श्री कृष्ण नेपालले जानकारी दिनुभयो कार्यालयले वैशाख अठार गते सहकारी ऐन दुई हजार दफा एकचालिस बमोजिम खारेज गर्नु नपर्ने कारण सहित विवरण बुझाउन पैँतिस दिने सूचना जारी गरेको थियो कार्यालयले दुई वर्षदेखि निष्क्रिय रहेका समेत गरी एकाउन्नवटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो केही सहकारी सम्पर्कमा आए पनि एकचालिसवटा सहकारी सम्पर्कमा नआएको आइतबार खारेजीको निर्णय गरेको नेपालले जानकारी दिनुभयो कार्यालयले खारेज गरेका सहकारीको सूची सार्वजनिक गर्दै ती सहकारीसँग कारोबार नगर्न सबैलाई आग्रह गरेको छ चितवनमा हालसम्म कुल छ सय उना सहकारी दर्ता भएका छन् जसमध्ये एउटा जिल्ला सहकारी संघ सातवटा विषयगत सहकारी र बाँकी छ प्रारम्भिक सहकारी संस्था हुन् वार्षिक कारोबारको प्रतिवेदन लेखा परीक्षण प्रतिवेदन सञ्चालकको नाम तथा बाँकी कार्यविधिको सूची वर्षेनी साधारण सभा गर्नुपर्ने र समय समयमा रजिस्ट्रारले तोकेको विवरण पेश नगरे सहकारी खारेज गर्न सकिने व्यवस्था रहेको छ वर्षायाममा लाग्न सक्ने रोग न्यूनीकरण गर्न सरकारले तयारी थालेको छ पानी र झन् रोगको जोखिम उच्च भएकाले गएको महिनादेखि नै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ वर्षायाममा झाडा पखला जन्डिस टाइफाइड औलो कालाजार जापानिज इन्सेफ्लाइटिस लगायतको जोखिम उच्च हुने गर्छ सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा बिरामीको संख्या अवस्था समयमा नै उपचार पाए नपाएको बारे निगरानी र चेतना अभिवृद्धिको कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर जीडी ठाकुरले जानकारी दिनुभयो झाडा पखलाको महामारी फैलिन नदिन तुरन्तै औषधि र स्वास्थ्य कर्मी पठाउने तयारी गरेको उहाँले बताउनुभयो झाडा पखलाको जोखिम भएको जिल्लामा स्वास्थ्य कर्मीलाई विधामा नबस्न र बस्नै पर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बस्न निर्देशन दिएको ठाकुरले बताउनुभयो यस्तै सरकारले औषधिको अभाव हुन नदिन स्टकमा औषधि राख्ने गरेको छ एउटा क्षेत्रका लागि तीन महिनासम्म पुग्ने औषधि स्टकमा हुने उहाँले बताउनुभयो वर्षमा पानीजन्य रोगको संक्रमण हुने डर बढी भएकाले खाना खानु अघि र दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने पानीको मुहान सफा राख्ने र उमालेर मात्र पानी पिउन चिकित्सकले सुझाव दिएका छन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सामुदायिक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 छ अब खेल समाचार गोर्खा कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्णटी मार्सिटी र बोयज युनियन क्लब बीच प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो साढे तीन बजे दशरथ रङ्गशालामा हुनेछ यस वर्ष डिभिजन बढुवा भएको बोयज युनियन समूह डीको विजेता र आरसिटी समूह बीको उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेका हुन् दुवै टोली खेल जित्दै अन्तिम चारमा पुग्ने योजनामा छन् आजको खेलको विजेताले फाइनल प्रवेशको लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ यसअघि आफआफ्नो खेल जित्दै मनाङ मर्सङदी नेपाल आर्मी र थ्री स्टार क्लब अब सेमिफाइनलमा पुगिसकेका छन् आइतबार जावलाखेलाई ट्राइब्रेकरमा तीन दुईले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ समूह बेका यी दुई टिम बीचको खेल अपरान्न साढे तीन बजेपछि बर्मिङहममा शुरू हुनेछ पाकिस्तान मिसोभा उल्लहको कप्तानी तथा दक्षिण अफ्रिका एभी डेभिलियर्सको नेतृत्वमा खेल्नेछ यसअघि गैराती सम्पन्न निकै रोमाञ्चक भएको खेलमा न्युजिल्याण्डले श्रीलङ्कालाई एक विकेटले हराएको छ कार्डिफमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले सैतिस दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र एक सय अडतिस रन बनायो उसका लागि कुमार सङ्गाकाराले सर्वाधिक अडसठी रन बनाएपछि अरू ब्याट्सम्यान चल्न सकेनन् एक सय उनाचालिस रनको झिनो लक्ष्य पछ्याएको न्युजिल्याण्डले पाली पनि निकै फितलो भयो उसका लागि नाथन म्याकुलमले सर्वाधिक बत्तीस रन बनाउनु बाहेक बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् तर पनि छत्तिस दशमलव तीन ओभरमा नौ विकेट गुमाएर न्युजिल्यान्डले लक्ष्य भेटायो श्रीलङ्काको लागि लासित मालिङ्गाले चार विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन निर्वाचन कानूनमा सहमति जुटाउन पटक पटक छलफल गर्दै आएका मुख्य दलहरूले आज पनि छलफल गर्ने भारत भ्रमणमा रहनुभएका कंग्रेस नेता देउवाको राजनैतिक भेटघाट शुरू न्याय परिषदद्वारा एकैपल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज सन्दिग्ध आक्रमणपछि बेलायतको लन्डनमा रहेका इस्लामिक केन्द्रमा प्रहरी सुरक्षा बढाइयो र गोर्खाको फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्णटी मार्सिट र बोयज युनियन क्लब बीच प्रतिस्पर्धा हुने च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका र पाकिस्तान भिड्ने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार